आफ्नो पातिको रस फुल फुल्यो तिमीलाई अझै देखेर म भुल्यो हाम्रो त सोनु पिकेमा सुन पातिको रस फुल फुल्यो तिमीलाई अझै देखेर म भुल्यो हिँड अझै त्यहाँ बुझे गुम्बा दर्शन गरेर सतमाती लासाको दरबार भा छैन यङ्जिया नि घरमा तिमी यङ्जी देखेर म भुल्यो सतमाती लासाको दरबार भा छैन यङ्जिया नि घरमा तिमी यङ्जी देखेर म भुल्यो जाउँ हेड यङ्जी तन बुझे गुम्बा दर्शन गरेर And de gel. मिले बिरती गाँसौला तिमीलाई याङ्गाजी देखेर म भुल्यो जाउँ हिँड चाहिँ गुम्बा दर्शन गरेर आउला जाउँ हिँड याङ्गाजी टेम्बो चाहिँ गुम्बा दर्शन गरेर आउला